चढाउने मलाई पागल बनाउने धडकन मेरो बढाउने कतै तिमी नै त धडकन मेरो बढाउने कतै तिमी त हैनौ कतै तिमी त है खोजिरहन्छन् नयन सधैँ तिमलाई नै छेउमै खोजिरहन्छन् रहेछन् कदम अन्जानै नसोची त्यसै मुस्कुराउँदै नजिक आउने मलाई भागी भागी सताउने मलाई पागल बनाउने धडकन मेरो बढाउने कतै